महामाली रोएको देख्यो खुसी मिलन मनाउने हो यहाँ बिछो फुल माइती घर साथी सङ्गीत साथी घर साथ पन्छी सबै उड़ पछि गुडरी तै हुन्छ पन्छी सबै उड़ पछि बिछू